सीधा कुरा प्रष्ट विचार उज्यालो 90 नेटवर्क कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज कालजय नेपाली गीतहरूको विशेष प्रस्तुति अजर अमर गीतहरूको यो आजको चौतिसौं श्रृंखलामा गायक संगीतकार नायक शिवशंकर विशेषमा यहाँहरूलाई हार्दिक स्वागत छ प्राविधिक मित्र दिनेश निरूलाका साथमा यो प्रस्तुता प्रकाश सामीको नामको संयोजन आज अलि नौलो वा अनौठो लागे पनि दिनेशका साथमा म छु शिवशंकर मानन्दरका संगीत गीत र सम्झनालाई लिएर आजभन्दा दश वर्ष अगाडि शिवशंकर मानन्दरको हिजोको दिनमा काठमाण्डुमा देहान्त भएको थियो र प्रज्ञा प्रतिष्ठानको प्रांगणबाट अम्बर गुरूङले अन्तिम पटक उडाइदिएको दोसल्ला चढ़ाइएपछि उनको महायात्रा शुरू भएको थियो शिवशंकर मानन्दरको गायन काठमाडौँको पाको पुकुलड्याङबाट बोधिसत्व क्लबबाट गायन शुरू भयो र उनलाई धेरै समय नेपाली संगीत आकाशमा विशेष गरेर कवि ईश्वर बल्लभको भाषामा टंकेश्वर कालीमटीको बाटोमा देखिने एक चिरपरिचित नायकका रूपमा नै हामी सम्झिने गर्थ्यौं शिवशंकर मानन्दरको आजको यो विशेष प्रस्तुतिमा गीतकार किरण खरेल प्रेम प्रकाश मल्ल दिव्य भुर्तेल डाक्टर रामन सित त्यसै गरी माधव खनाल भावुकका शब्द श्रद्धाञ्जलीसँगै आजको यो कार्यक्रम समर्पित हुनेछ यहाँहरूले पनि शिवशंकर मानन्दरका बारेमा लागेका केही कुराहरू छन् भने व्यक्त गर्न सक्नुहुनेछ प्रेम प्रकाश मल्लको शब्द शिवशंकर मानन्दरको संगीत र स्वरमा यो राष्ट्रिय बोधको गीतबाट कार्यक्रमको शुभारम्भ गर्न चाहन्छु ममरे मरे पनि मेरो देश बाँसी राखो ममरे मरे पनि मेरो देश बाँसी राखो हिमालको नेपाली नेपालीका पाखुरामा चन्द्र र सूर्य अङ्कित झण्डा थर थर नाची रहो म मरे पनि मेरो देशमा जिराको म मरे पनि मेरो देश जिरा रातको फुलमा मेरै रगतको कदापि मर्दैन चाहे कसैले मुटु नै चुडी लगो ममरे पनि मेरो देश बाँचिराखो ममरे पनि मेरो दे बाँचि तिमीको निम्ति गर्दै मरि मरि काम अर्पित गर्छु आफ्नो जीवन यो देशलाई तमाम यही एउटा धोको छ चाहरू केही छैन म मरे पनि मरे पनि मेरो देश बाँची जिरा म मरे देशलाई माथि उचाल्ने सपना हजारौं देखे फलोस फुलोस यो देश सधैँ यही नै मेरो कामना म मरे पनि त्यो देश मेरो सपना साँची राखो मरे यो गीतलाई संयोजन गरिदिनु भएकोमा प्राविधिक मित्र दिनेश निरौलालाई हार्दिक कृतज्ञता ज्ञापन गर्दै लाली गुराँसको फूलमा आफ्नो रगतको रंग खोज्ने डाली डालीमा आफ्नो मनको तरंग खोज्ने गीतकार प्रेम प्रकाश मल्ल मधुकर जो नेपालगंजको धम्बोजीमा अहिले आफ्नो स्वास्थ्य लाभमा हुनुहुन्छ उहाँ अत्यन्त अस्वस्थ अवस्थामा हुनुहुन्छ उहाँको स्वास्थ्य उपचारको सहायतार्थ पोखराका कवि दुर्गा बहादुर शाह र गायक अभिमन्यु विक्रम राणाको संयोजनमा एउटा समूह पनि बनेको छ उन्नाइस सय त्रियानब्बेमा मुसीकोट रूकुममा जन्मिएका प्रेम प्रकाश मल्लको यो गीत हाम्रा मित्र दिनेशजीले भने जस्तै नेपालमा बौद्धले व्यवस्थाको स्थापना भए पश्चात केही समय प्रतिबन्धित जस्तै भएको थियो धेरैलाई भ्रम के थियो भने गीतका गीतकार मवि शाह हुन् भन्ने भ्रम पनि रहेको थियो तर ममरी पनि मेरो देश बाँचिराखोस् र ममरी पनि मेरो देश बाँचिरहोस् यी दुई बोलका गीत छन् शिवशंकरको स्वरमा एउटा र नारायण गोपालको स्वरमा अर्को नारायण गोपाल स्वरमा रहेको गीत लक्ष्मण लोनी लेखेका हुन् भने यो गीत प्रेम प्रकाश मल्ल लेखेका हुन् हाम्रा मित्र सन्तोष कुमार ढकाल लेख्नुहुन्छ शिवशंकरका बारेमा प्रतिगामी भन्छन् होला गीतको मेलोडी मात्र सुन्ने हो भने होस्ते हैस्ते होस्तेमा हैस्ते गरेर नेपाललाई उठाउन कुटो र हलो लिएर नेपाललाई फुलाउन भन्ने गीत उहाँको सम्झना लायक छ कस्ता मीठा गीत छन् उहाँका बित्यो बित्यो जोवन मेरो बित्यो ओइलाउने फूल जस्तै जोवन बित्यो यस्तो मेलोडियस गीत अब कहाँ होला शिवशंकर नेपाली चलचित्रका प्रथम नायक हुन् शिवशंकरको जीवनको एउटा अत्यन्त महत्वपूर्ण पाटो थियो रत्न रेकर्डिङ संस्थानको उहाँ महाप्रबन्धक हुनुभयो र त्यही समय नेपालका धेरै राम्रा कलाकारले आफ्नो गीतहरू एलपीमा रेकर्ड गर्ने माहौल बनाए शिवशंकर दीपक जंगम गणेश रसिक वा नारायण गोपाल महाप्रबन्धक हुँदा साँच्चै नै कलाकारहरूले एउटा आफ्नो स्वर्णिम जीवनको शुरूआत गरेका थिए गीतकार किरण खरेलको भाषामा शिवशंकर नयाँ प्रयोग गर्न रूचाउने र वाद्यवृन्दको संयोजनमा कुशलता भएका संगीतकार हुन् नातिकाजी मेलोडीका स्रष्टा हुन् भने अब सांगीतिक जगतका एक संस्था नै भइसकेका छन् तर शिवशंकर दाई फरक धारका हुनुहुन्छ यो भनाइ हो गीतकार किरण खरेलको र कवि ईश्वर वल्लभ पनि आफूलाई गीत लेख्ने प्रेरणा आफ्नै टोल छिमेकका दाजु शिवशंकरबाटै पाएको बेला बेलामा आफ्नो लेखमा लेख्नुहुन्थ्यो आजको अजर अमर गीतमा रमाइलो कुराको उद्बोधन वा उद्घाटन गर्न चाहन्छु गायिका दिलमाया खातीले नारायण गोपालसँग गाएको गीत बिछोडको पीड़ा नसकी खप्न दशैंको बेलाबाट चर्चामा आए तर दिलमाया खातीलाई नेपालमा बोलाएर गीत गाउन लगाउने पहिलो संगीतकार हुन् शिवशंकर मानन्द र त्यो पहिलो गीत थियो दिलमाया खातीको काठमाण्डुकै गायक पन्ना काजी संघको युगल गीत शब्द माधव प्रसाद खनाल भावुक संगीत शिवशंकरको मनमा तिम्रो प्रीत होस् तर सम्झना दीप नआओस् भावनाको स्रोत बगोस् तर कामना केही नल्याओस् गीतकार माधव प्रसाद खनाल भावुक डाक्टर रामान त्रुषितपछि शिवशंकरको क्याम्पमा प्रवेश गर्ने अर्का एक प्रमुख गीतकार हुन् पूर्व विराटनगरबाट आएका माधव प्रसाद खनाल भावुक रामान त्रिषित चिकित्सा शास्त्र अध्ययन गर्न विदेश गएपछि उनको रिक्त स्थानमा माधव खनाल भावको प्रवेश हुन्छ र यस्ता गीतहरू जन्मिन्छ यो खोला यो मैलो रूमाल धुँदैमा ज्यान जाने यस्ता गीतहरू शिवशंकरकै संगीतमा भावुकका रचनामा प्रकाश्य भएका छन् शिवशंकर मानन्दहरूको अर्को एउटा सबल पक्ष हो उनले धेरै नयाँ गीतकारहरूलाई गीतकारको रूपमा जन्म दिएका छन् सम्झनै पर्ने एउटा नाम हुन्छ राजेन्द्र थापा पोहोरसाल खुशी फाट्यो पर लैजाउ फूलहरू जस्ता गीत लेखिएर चर्चामा आएका गीतकार राजेन्द्र थापालाई निर्मला श्रेष्ठको स्वरमा मेरो मनको गीत उडी गयो गीत दुई हजार छब्बीस सालमा रेकर्ड गराएर शिवशंकरले गीतकारको रूपमा दर्जा गराएका थिए भने अर्का गीतकार श्रीपुरूष ढकाललाई पनि शिवशंकरले नै पहिचान दिएका थिए शिवशंकर धेरै नयाँ गीतकारलाई जन्माउने एक संगीतकारको रूपमा चिनिन्छन् तर अर्को रमाइलो कुरा शिवशंकर नेपालबाट बनेको पहिलो वृत्तचित्र श्री पाँच महेन्द्रको बयालिसौं शुभ जन्मोत्सवका पार्श्व गायक पनि थिए स्वराष्ट्रका हे नायक नेपाली रजतपटका लागि रेकर्ड भएको यो पहिलो गीत शिवशंकर मानन्दले नै गाएका थिए नेपालमा महाभूकम्प आउनुभन्दा एक वर्ष अगाडि काठमाडौँको पाको पोखलन्याङ जसलाई पुरानो दफ्तर पनि भनिन्छ त्यहाँ शिवरात्रिका दिन जन्मिएका शिवशंकरको नाम त्यही दिनबाटै शिवशंकर भएको थियो रेडियो नेपालका प्रथम गीतकार शंकर लामिछानेको भाषामा शिवशंकरको संगीतको हार्मोनाइजेशन र माइनर राग रागिनीहरूको समन्वय नै विशेषता हो शंकर लामिछानेको भाषामा शिवशंकर जेसुकै भए पनि किरण खरेलको भाषामा सधैँ सम्झिनु पर्दा नयाँ प्रयोग रूचाउने र वाद्य संयोजनका कुशल ज्ञाता शिवशंकर यहाँ प्रेमदोज प्रधान र तारादेवीको युगल स्वरमा किरण खरेलकै शब्दमा ऐना नभए कहाँ हेर्ने अनुहार प्रश्न गर्दैछन् ऐना नभए आफ्नो अनुहार कहाँ हेर्छु तिमी छेउमा तिम्रो बदनमा होइन नभए आफ्नो अनुहार कहाँ हेर्थ्यो तिमी तिम्रो तिम्रो माया बदनमा तिम्रो बदनमा को आयु लम्बीरा बार वर्ष भए रात रातको आयु लम्बेरा बार वर्ष भए हुन्थ्यो तिमी सामु हौ घाम नलागे मलाई हर्ष कति हुन्थ्यो तिमी सामु हौ घाम नलागे तिम्रो स्वर सम्राट नारायण गोपाल भन्दा पहिले प्रेमदोज प्रधान मेचीपारी प्रवासमा अत्यन्त लोकप्रिय र चर्चित गायक थिए नेपाली रंगमंचमा पहिलोपटक गिटार हातमा लिएर मंचमा आएका गायक प्रेमदोज प्रधानलाई नेपाली दर्शक श्रोताले यस्तै गीतका कारण धेरै मन परायो आजको यो गीतलाई चयन गर्नुभएको थियो कुशल गायक संगीतकार दिवाकर खड्गाले उहाँले आज एक घण्टा अगाडि नै यो गीत सुन्नलाई ठूलो इच्छा राख्नुभएको थियो र शिवशंकर मानन्दरको संगीतमा रहेको यो गीत भन्ने बित्तिकै हामी प्रायलाई यही गीतको सम्झना हुन्छ ईश्वर देवकोटा नवीन बोहरा फणिन्द्र दाहाल विनोद त्यसै गरिकन प्रियदर्शन मानन्दर विजय चम्सले पनि यो गीतलाई आफ्नो सहमति जाहेर गर्नुभएको छ जसले यति बेला यो गीत सुन्दै हुनुहुन्छ धेरैलाई लाग्दै होला रेडियो नेपालको त्यो तीस पैंतिसको विक्रमावध समयमा बज्ने दिउँसोको फरमायसी गीत कार्यक्रम लागिरहेको होला प्रेमदोज प्रधान र तारादेवीको यो युगल स्वरलाई शिवशंकरले न्याय मात्र गरेका छैनन् एउटा अकृत इतिहास नै बनाएका छन् यस्ता धेरै युगल गीतमा शिवशंकरको देन छ भने प्रत्युत्तर गीत संगीतमा पनि शिवशंकरले ठूलो परिवर्तन ल्याएका छन् सागर हो स्वास्नी मान्छे जवाफमा लहर हो लोग्ने मान्छे यस्ता धेरै गीतहरू पनि उनले बनाएका छन् यो क्रम जारी नै रहनेछ अब एकछिन प्रचार सामग्रीका पछाडि हामी ओझेल पर्न चाहन्छौं के तपाईँ सौराहा वा पोखरा जाँदै हुनुहुन्छ साथै जापानिज तथा चाइनिज परिकारको स्वाद पनि लिन चाहनुहुन्छ चितवनको सौराहा तथा पोखराको ममतारो रेस्टुरेन्टमा आउनुहोस् जहाँ जापानमा काम गरी अनुभव प्राप्त सेत्रद्वारा जापानिज तथा चाइनिज खानेकुराका परिकार बनाइन्छ पैसाको चिन्तै लिनु पर्दैन सस्तो मूल्यमा स्वस्थकर खानेकुराका लागि ममतारो रेस्टुरेन्ट सम्पर्क चितवन सौराहा गैराचोक फोन शून्य छपन्न पाँच असी चार सय बयानब्बे पोखरा लेक साइड फोन शून्य एकसठी चार चौसठी एक सय चौतिस थ्रूको इन्टरनेट जब तपाईँको साथमा छ थुप्रै फन एक साथ छ हो यो हाम्रो आफ्नै सुबिसु करोड़ौं मानिसले विश्वास गर्ने पचास वर्षभन्दा लामो इतिहास बोकेको विश्वभरि रुचाइएको अमेरिकन लाइसेन्स अन्तर्गत तातो र चिसो पानीको लागि उत्पादित नेपालको एक मात्र plumbing brand Marble Floguard plus hundred percent लिफ्रो खिया ल्याउन लाग्ने पिउने पानीको लागि शत प्रतिशत सुरक्षित तपाईँ र मार्बलको साथ हुनेछ हामी दुईको साथ जस्तै साथै ड्रेनेज सिस्टमको लागि lead free Marble eco drain Marble साथ जीवनभरको सेही कुरा प्रष्ट विचार उज्यालो 90 नेटवर्क कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज अजर अमर गीतहरूको यो अन्तराल पश्चात पुनः यहाँलाई स्वागत छ हामी चर्चा गर्दैथ्यौं शिवशंकरका संगीतकारिताका बारेमा शिवशंकर चलचित्रमा आए नायक भएर आमा फिल्मबाट हिरासिंह खत्रीको निर्देशनमा बनेको चलचित्र आमामा शिवशंकरलाई भुवन चन्दले अर्थात त्यति बेला भुवन थापाले नायिकामा साथ दिनुभयो भने संगीत उहाँले पुष्प नेपालीका साथमा गर्नुभयो त्यो चलचित्रमा र त्यसको केही समयपछि मात्र उहाँले मनको बाँध चलचित्रमा नातिकाजीसँग सहसंगीतमा सँगै काम गर्नुभयो भने पछि पच्चीस वसन्त र शान्तिदीपमा पनि उहाँहरू सह संगीतकारको रूपमा आउनुभयो भने नेपालको पहिलो रंगीन चलचित्र कुमारी फिल्मका लागि शिवशंकर र चन्द्रराज शर्माले संयुक्त रूपमा संगीत गर्नुभएको थियो शिवशंकर मानन्दरका बारेमा यहाँ धेरै शुभेच्छुकहरूले आफ्नो मन्तव्य राख्नु भएको छ हाम्रो फेसबुकमा विजय चम्स लेख्नुहुन्छ साह्रै नै प्रसन्न मुद्रामा छु नेटमै सुन्ने बानी भइसक्यो एफएममा बच्छ बज्न थाहा छैन बलम्ता उदयपुरबाट विजय चम्स प्रिय दर्शन मानन्दर लेख्नुहुन्छ मर्ने मरेर जान्छ तर अजर अमर गीतहरू कहिले कहिले मर्दैन सरल बग्दै रहोस् त्यसै गरिकन अशोक खत्री युएबाट लेख्नुहुन्छ सुन्दैछु सुनिरहनेछु र ईश्वर देवकोटा पनि यो कार्यक्रम बारेमा सराहना गर्दै लेख्नुहुन्छ भने अब शिवशंकर मानन्दहरूको संगीतमा धेरै कम चर्चामा आएको एउटा गीतकारको नाम जोड्न चाहन्छु दिव्य भुर्तेल दिव्य भुर्तेलको शब्दमा शिवशंकरले संगीत गरेको यस गीतलाई शिवशंकरका निकै नजिकका मित्र नातेदार पनि र हालसाल केही वर्ष अगाडि जब उहाँहरू हुनुहुन्थ्यो छिमेकी पनि हुनुहुन्थ्यो शिवशंकर कालीमटीको मोड़मा बस्नुहुन्थ्यो इन्द्रनारायण मानन्द टंकेश्वरीको मोडा बस्नुहुन्थ्यो इन्द्रनारायण मानन्दरको स्वरमा शिवशंकर मानन्दरको संगीतमा दिव्य भूर्तिरको शब्दमा यो गीत लाख लाख बालको बत्ती पङ्खाले हम्किएर नदीमा बगैदेऊ है लाख लाख बालेको बत्ती पङ्खाले हम्किएर नदीमा बगैदेऊ है लाख लाख पुर्याउँछ मेरो हाँसो मरिरह्यो मरि नै रहनेछ सङ्गिनीको सुरिलो सरुल उसला सङ्गिनीको सुरिलो सरुल उसला बोलायो भनेर नसुन्दौ है झन्ड पैलु बतासैले हम्केर दो है लाख लाख बालेको बत्ती पङ्खाले हम्किएर नदीमा एउटा आग्रह थियो गीतकार दिव्य भुर्तेलको लाख लाख बालीको बत्ती पम्खाले हम्केर नदीमा बगाइदियो बञ्चरीको बोली सुन्दा घरचरी निधाउँछ मेरो आँसु टप्किरह्यो टप्कि नै रहन्छ इन्द्रनारायण मानन्दरको स्वर थियो शिवशंकर मानन्दरको संगीतमा शिवशंकर मानन्दरका छिमेकी थिए इन्द्रनारायण मानन्दर नेपालका प्रसिद्ध धावक वैकुण्ड मानन्दर पनि उनका छिमेकी थिए मेरो आमाले आत्महत्या गरेको देश कविता लेख्ने ईश्वर बल्लभ पनि शिवशंकरका छिमेकी थिए शिवशंकरको घरभन्दा करिब बाह्र तेह्र घर पर ईश्वर कि आमाले कुकुरीले सेरेर आत्महत्या गर्नुभएको थियो र त्यही कृतिका निम्ति ईश्वर बल्लभ सदैव सम्झनामा रहिरहे नेपाली साहित्य आकाशमा गीतकार ईश्वर बल्लभ गीतकार विश्ववल्लभका दाई आज शिवशंकरलाई श्रद्धांजलि व्यक्त गर्नेमा हाम्रा शुभेच्छुक हुनुहुन्छ ब्रमीम कुमार फणिन्द्र दाहाल जयसिंह महरा चुडामणि रजौरी ध्रुव खड्गा त्यसै गरी धना पौडेल र कर्ण बज शिवशंकर अमर रहन् भन्ने उहाँहरू सबैको कामना छ शिवशंकरका बारेमा शरण प्रधानले कहीँ लेखेका छनृ पाश्चात्य संगीतको हार्मोनाइजेशन काउन्टर अनि रिदमको प्रयोग गरेर रागमा भन्दा बढ़ी रागिनीमा बढ़ी खेल्ने संगीतकार हुन् शिवशंकर शरण प्रधानले शिवशंकरका बारेमा दिएको यो जानकारीसँगै धेरै शिवशंकरका समकालीनको सम्झना गर्न सकिन्छ हरिबहादुर रंजितकार त्यसै गरिकन संगीतकार हुतराज शर्मा उही गोविन्द बहादुर रामप्रसाद जोशी हरिप्रसाद रिमाल ती सबको नाम एकसाथ स्मरणमा आउँछन् शिवशंकर मानन्दरको समय भनेको आधुनिक नेपाली संगीतको एउटा विछट्टै प्रयोगको समय थियो शिवशंकर नेपाली फिल्ममा पहिलो पटक क्याब्रे प्रयोग गर्ने संगीतकार पनि थिए किरण खरेलको शब्दमा मेरा राणाको निम्ति उनले तयार पारेको साई नेपाल चलचित्र संस्थानको पहिलो चलचित्र मनको बाँधको यो क्याब्रेले पनि शिवशंकरलाई अजर अमर बनाउँछ tìm मग ज्योति कसको तिम्रो हो कि उसको हो आज भोलि यस्ता पप शैलीका गीत गाउने धेरै इन्दिरा जोशीहरूको सम्झना दिलाउँछ मेरो राणाको यो यौवनकालको स्वरले यो ऊर्जा भरिएको आवाजले अठाइस सालमा रेकर्ड भएको यस्तो शैलीको गीतमा शिवशंकरको संगीत संयोजन र अर्केस्ट्रा अनि त्यसमाथि उनको गीतको मेलोडीले शिवशंकरको अन्य संगीतकारसँगको भन्दा फरक परिचय देखाउँछ यही शिवशंकरले यादव खरेलको शब्दमा नौ सय खोला तरेर जाँदा बिर्सने पोहो कि मलाई भन्ने गीत संगीत गरेको भन्न पनि गाह्रो गाह्रो लाग्छ त्यहाँको बाँसुरीको प्रयोग त्यहाँ तारादेवीको गीतमा त्यो मेलोडीको समायोजन शर्मिला शर्माले यो गीतलाई आज चयन गर्नुभएको थियो नौ सय खोला तरेर जाँदा तर हामीले तारादेवी र प्रेमदोजको युगल गीत बजाइसकेको हुँदा अर्को कलाकारलाई मौका दिनुपर्नेले गर्दा यो गीतलाई हामी राख्न सकेनौं रतन चन्द आजको पहिलो गीत सुनेर लेख्नुहुन्छ यो कार्यक्रम पाँच मिनट ढिला गरी सुने लोक गायक स्वर्गीय महेन्द्र हमालज्यू र प्रेम प्रकाश मल्लज्यू मेरा अग्रज हुनुहुन्छ उहाँहरूकै काखमा धेरै गीत संगीत गरियो यद्यपि मल्लज्यूलाई वर्षौं पहिले मेरै सक्रियतामा काठमाण्डुमा उपचार गराइएको थियो सरकारले कहिल्यै पनि उनको स्वास्थ्य उपचार बारेमा चासो देखाएन अहिले फेरि उहाँको उपचार तथा सहयोग जुटाउने खबरले खुशी तुल्याएको छ उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु भन्नुभएको छ शर्मिला शर्माले आइतबार मेरो छुट्टीको दिन हो अजर अमर गीतबाट शुरू हुन्छ भनेर लेख्नु भएको छ शर्मिला शर्मा प्रसिद्ध संगीतकार आदरणीय संगीतकार उदराज शर्माकी छोरी हुनुहुन्छ यति बेला नेपालबाट धेरै टाढा बस्नुभएको छ र यो कार्यक्रम सुन्दै गर्नुभएको उहाँलाई पनि धेरै धन्यवाद छ शिवशंकर मानन्धर रेडियो नेपालमा लामो समय नातिकाजी तारादेवीका साथमा समकालीनका रूपमा रहनुभयो भने रत्न रेकर्डिङ संस्थानमा उहाँ लामो समय महाप्रबन्धकका रूपमा पनि रहनुभयो तर त्यो बाहेक शिवशंकरको अर्को परिचय छ कालीमटीको घरपति शिवशंकर त्यस्ता मान्छेका घरपति थिए जुन मान्छेहरू डेरावालहरू पछि गएर प्रख्यात गायक भए संगीतकार भए दीपश्रेष्ठ प्रकाश गुरूङ उदित नारायण झा सिके रसाईले शिवशंकरकै घरमा डेरा बसेका थिए कोही पनि कलाकार काठमाडौँ बाहिरबाट आउँदा शिवशंकर घरमा झोलागुण्टा बिसाउन पुगिहाल्थे त्यति बेला कालीमाटी एउटा पपुलर बस स्टेशन पनि थियो त्यो कारणले गर्दा पनि शिवशंकरको घर काठमाडौँ बाहिरका मुपसिलका मान्छेका लागि शक्तिशाली केन्द्र थियो प्रकाश गुरूङले श्रेष्ठले त्यहाँ विधायकको आफ्नो जीवनका बारेमा बेला बेलामा कुरा गर्नुहुन्छ तर आज उनको घरमा बस्ने अर्का गायक उदित नारायण झाको स्वर डाक्टर रामान त्रिषितको शब्दमा यो परिचय दिने क्रममा उदित नारायण झाले रामान त्रिषितको शब्दमा रंग उडेको तासको मिथको प्रयोग गरेका छन् त्यो मेटाफोरलाई उपयोग गरेका छन् प्रस्तुत छ कसरी दियो ताश हूँ लाग्छ मलाई जीवन भोकी भागिरहेको लास हुँ म लास हुँ बुझला मेरो सुखमै हाँस्न मलाई अवकाश मिलेना कसले बुझला मेरो सुखमै मलाई अवकाश मिलेना भुकिरा हाय सास छाडा जीवनको आभास भएन भैना भएन कसरी परिचय रंग डाक्टर रामान त्रिषितको शब्द शिवशंकरको संगीतमा उदित नारायण झाको स्वर उनको यो बम्बई प्रस्थान भन्दा पहिलेको आवाज उदित नारायण झा त्यही समय रेड नेपालमा जागिर भए जुन समय शिवशंकर नातिकाजी र तारादेवी हुनुहुन्थ्यो त्यहाँ र राम राजा पौडेल त्यहाँका निर्देशक हुनुहुन्थ्यो र धेरै समयपछि पनि उदित नारायण झा भन्ने गर्थे रेड नेपालमा रामराजा पौडेलको टेबिल मुनि नै मेरो बास हुने गर्थ्यो यी समय उदित नारायण झाले काठमाण्डुको पार्क स्ट्रीटमा होटलमा गीत गाएर आफ्नो करियर शुरू गरेका थिए यति बेला नै गाइएको यो गीतको सम्झना आजको अजर अमर गीतहरूमा शिवशंकर यसका निम्ति स्नेहका पात्र हुनुहुन्छ मानबहादुर मानन्धर र राममाया मानन्दरका छोरा शिवशंकर संयोगले उनका मित्र नारायण गोपालका आमाको नाम पनि रामदेवी गुरूवाचार्य र दुवै एक अर्काका